भारतीय राष्ट्रपति मुखर्जी नेपाल आइपुगे राष्ट्रपति भण्डारीद्वारा स्वागत मधेसी मोर्चाका नेताले पनि मुखर्जीसँग सामूहिक भेट गर्ने मुखर्जी नेपाल आउँदा लिपुलेख हाम्रो हो लेखिएको नारा मेटाइयो सुडानमा नेपाली शान्ति सेनाले लुटपाट रोक्न नसकेको आरोप भारतमा आइएसले आक्रमण गर्न सक्ने अमेरिकाको चेतावनी मोसुल शहर इराकी सेनाको घेराबन्दीमा आइएस विरुद्ध निर्णायक युद्ध र विश्वकप फुटबलको ट्रफीका निर्माता गाजा निगाको निधन प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना भारतीय राष्ट्रपति प्रणब मुखर्जी तीन दिने भ्रमणका लागि आज नेपाल आइपुग्नु भएको छ दिउँसो बाह्र बजेर बीस मिनटमा त्रिभुवन विमानस्थलमा अवतरण भएका भारतीय राष्ट्रपति मुखर्जीलाई नेपाली सेनाको टोलीले सम्मान साथ अर्पण गरेको छ मुखर्जीको स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुन प्रधानमन्त्री पुष्पकमल दहाल लगायत उच्च पदस्थ अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भएको छ भारतीय राष्ट्रपति मुखर्जीको विमान अवतरणका बेला झण्डै पैंचालिस मिनट त्रिभुवन विमानस्थलमा सबै उडान र अवतरण ठप्प पारिएको थियो उहाँले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुनेछ भने आज नै उहाँको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोज आयोजना गर्नुहुनेछ भारतीय राष्ट्रपति मुखर्जी संघ उपराष्ट्रपति नन्दबहादुर पोन तथा प्रधानमन्त्री पुष्पकमल दाहालले उहाँ बस्ने हयात होटलमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ त्यसअघि उहाँले होटलमै आयोजना हुने कार्यक्रम र भारतीय दूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि सहभागी हुनुहुनेछ अठार वर्षपछि हुन लागेको भारतीय राष्ट्रपतिको नेपालको भ्रमण भएको हो यसैबीच नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूबीच सामूहिक भेटवार्ता हुने भएको छ भारतीय राष्ट्रपति मुखर्जी तीन दिने राजकीय भ्रमणका क्रममा आज मध्याह काठमाडौँ पुगेका हुन् उनले आजबाट उच्च स्तरीय भेटवार्ता शुरू गर्दैछन् मधेसी मोर्चामा आबद्ध सात दलका नेताहरूले राष्ट्रपति मुखर्जीसँग भोलि साँझ आठ बजे हयात होटलमा सामूहिक भेटवार्ता गर्ने तय भएको छ मोर्चामा आबद्ध दलका एक नेताले भनी भेटका लागि मोर्चामा आबद्ध सातवटै दलका अध्यक्षहरूलाई बोलाइएको छ यसअघि भारतबाट हुने उच्च स्तरीय भ्रमणहरूमा पनि मधेसी मोर्चामा आबद्ध दलसँग सामूहिक छलफल हुँदै आएको छ भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि शहर सफा राख्ने नाममा सरकारले नेपाली राष्ट्रिय ता झल्किने नारा समेत मेटाएको छ काठमाडौँ उपत्यका विभिन्न स्थानमा भारत विरोधी नारा मेटिएका छन् यस यतिसम्म कि नेपाली भूमि लिपुलेकको पक्षमा लेखिएको नारा समेत काठमाडौँ महानगरपालिकाका कर्मचारीले मेटेका छन् काठमाडौँ महानगरपालिकाका वातावरण व्यवस्थापन विभागले फोहोर मैला निरीक्षण तथा अनुगमन टोली नै गठन गरेर कर्मचारीहरू परिचालन गरेको छ ती कर्मचारीहरू विभिन्न स्थानमा गरिएका वाल पेन्टिङ मेटाउँदै हिँडेका छन् यसै क्रममा बुद्धनगर अल्फाबिटा कम्प्लेक्स अगाडिको सड़कको भित्तामा लिपुलेक हाम्रो हो भनेर लेखिएको नारा समेत मेटाइएको छ मुखर्जीको आगमनको क्रममा भारत विरोधी सन्देश प्रवाह नहोस् भनेर सबै नाराहरू मेटाइएको महानगरपालिकाका एक अधिकारीले बताएका छन् मुखर्जीको स्वागतका लागि काठमाडौँका सड़कका विभिन्न स्थानमा स्वागतद्वार बनाइएको छ सड़कका दुवै किनारमा नेपाल र भारतका राष्ट्रिय झण्डा समेत फहराइरहेका छन् दक्षिणी सुडानमा शान्ति मिशनमा खटिएका नेपाली सेनामाथि राष्ट्रसंघकै कम्पाउण्डभित्र भित्र लुटपाट रोक्न नसकेको आरोप लागेको छ राष्ट्रसंघीय मिशनले जुलाई आठदेखि एघारसम्म राजधानी जुवामा भएको हिंसा विरूद्ध उचित कदम चाल्न नसकेको राष्ट्रसंघकै अध्ययनले देखाएको हो राष्ट्रपति सालभाकीर र विद्रोही नेता रेक मचारको समूह बीच हेलिकप्टर र ट्याङ्कको प्रयोग गरेर झडप भएको थियो त्यसक्रममा शान्ति सैनिकहरूले त्यहाँका सर्वसाधारणको जीवधनको सुरक्षा गर्न नसकेको आरोप आरोप लागेपछि राष्ट्रसंघका महासचिव बानकी मूलले अनुसन्धान गर्न लगाएका थिए अनुसन्धान रिपोर्टले शान्ति सैनिकहरूको कमजोरी देखाएपछि राष्ट्रसंघका महासचिव बानले दक्षिण सुडानका कमाण्डर केन्याका मोगवा किमानी ओन्डिएकीलाई पदमुक्त गरेका छन् सुर्खेतको आग्री गाउँस्थित देउली प्रहरी चौकीमा स्थानीयले आक्रमण गरेर हतियार कब्जा गरेका छन् करिब तीसजनाको संख्यामा रहेका स्थानीयवासीले बञ्चरो हँसिया लगायतका घरेलु हतियारले प्रहरी चौकीमा आक्रमण गरेका थिए उनीहरूले प्रहरी चौकीमा तोडफोड गर्नुका साथै प्रहरीका हतियारहरू खोसेका थिए क्षेत्रीय प्रहरी प्रमुख डीआईजी माधव प्रसाद नेपालले गाउँले चौकीबाट तीनवटा राइफल एउटा पेस्तोल र एक सय पचास राउण्ड भन्दा बढी गोली लुटेको जानकारी दिएका छन् जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मदिरा सेवन गरे का स्थानीय युवा र प्रहरीबीच विवाद भएको थियो उक्त विवादले उग्र रूप लिएपछि स्थानीयले घरेलु हतियार सहित राति चौकीमै आक्रमण गरेर हतियार कब्जामा लिएका हुन् प्रहरीले लुटिएका सबै हतियारहरू फेला पारिएको दावी गरेको छ लुटिएका केही हतियार स्थानीय खोला र गाउँलेको घरमा फेला पारिएको प्रहरले जनाएको छ चौकी आक्रमण र हतियार लुटपाटमा संलग्न रहेको भन्दै प्रहरले सातजनालाई पक्राउ गरेको छ पक्राउ पर्नेहरूमा काफलकोट नौका केशर सिंह ठकुरी तिलक सिंह प्रेम खत्री चित्रबहादुर केसी चन्द्रबहादुर सिंह लगायतका रहेका छन् अब देश बाहिरका खबर भारतमा अन्तर्राष्ट्रिय आतंकवादी सञ्जाल इस्लामिक स्टेट आइएसले आक्रमण गर्ने खतरा बढ़ेको अमेरिकाले जनाएको छ अमेरिकाले भारतमा आइएसको खतरा बढ़ेको तथ्य पहिलो पटक औपचारिक रूपमा घोषणा गरेको हो दिल्ली स्थित अमेरिकी दूतावासले भारतमा रहेका अमेरिकी नागरिकका लागि सतर्कता जारी गर्दै भारतमा आइएसको हमला हुन सक्ने तर्फ सचेत गराएको हो अमेरिकी नागरिकका लागि सुरक्षा सन्देश शीर्षकमा जारी सूचनामा दिल्ली स्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई भीड़भाड़ हुने क्षेत्र विभिन्न धार्मिक सांस्कृतिक सांस्कृतिक समारोह लगायतका सार्वजनिक स्थलमा आफ्नो सुरक्षाका लागि गम्भीर एवं चनाको रहन सचेत तुल्याएको छ इस्लामिक स्टेट आइएसको कब्जामा रहेको इराकको मोसुल शहरलाई सरकारले आफ्नो नियन्त्रणमा लिने प्रयास स्वरूप घेराबन्दी गरेको छ इराकी सेना मोसुलको बाहिरी क्षेत्रसम्म पुगेको छ मोसुललाई नियन्त्रणमा लिन सरकारी सेनाले आक्रामक कार्यवाही गरिरहेको छ सरकारी सेना र आइएसका लडाको बीच भीषण भिडन्त भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् इराकी सेनाको आतंकवाद विरोधी दस्ताले दक्षिण पूर्वी क्षेत्रबाट पनि आक्रमण शुरू गरेको छ मोसुलमा रहेका आइएसका लडाकुमाथि सेनाले चारैतिरबाट आक्रमण थालेपछि बाहिरी क्षेत्र भने पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ यसलाई सेनाले ठूलो उपलब्धि मानेको छ यसैबीच इराकी प्रधानमन्त्री हैदर अल आब्दीले मोसुरमा तीन हजार पाँच सय चरमपन्थी रहेको बताएका छन् उनले चरमपन्थीहरूलाई आत्मसमर्पण गर्न या मर्नका लागि तयार रहन चेतावनी दिएका छन् अब एउटा खेल खबर विश्वकप फुटबलको ट्रफीका निर्माता सिल्भियो गाजानिगाको निधन भएको छ विश्वकप फुटबलको ट्रफीको डिजाइन र निर्माण गरेका गाजानिगाको पञ्चानब्बे वर्षको उमेरमा इटोरीको मिलानमा रहेको घरमा निधन भएको हो मिस्टर कपको रूपमा चिनिने गाजानिगाले युईएफए कप तथा युईएफए सुपर कपको ट्रफीको डिजाइन गरेका हुन् गाजानिगाले सन् उन्नाइस सय सत्तरीमा ब्राजिलमा ब्राजिलले तेस्रो पटक उपाधि जितेर जुलेस रिमेट कप राख्न पाउने अधिकार पाएपछि अहिले रहेको छ किलोको विश्वकप ट्रफी बनाएका हुन् फिफाले नयाँ ट्रफीका लागि त्रिपन्नवटा प्रस्ताव पाएकोमा गाजा निकाले बनाएको दुई खेलाड़ीले पृथ्वी उचारेको ट्रफीको डिजाइन छनौट भएको थियो ट्रफीको तस्विरको अधिकार फिफाले लिएको छ तर यसले गर्दा गाजा निकाले अरू विभिन्न सम्मानित ट्रफी बनाउने अवसर पाउनुभयो यो सँगै दिउँसो तीन बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि एकपटक भारतीय राष्ट्रपति मुखर्जी नेपाल आइपुगे राष्ट्रपति भण्डारीद्वारा स्वागत मधेसी मोर्चाका नेताले पनि मुखर्जीसँग सामूहिक भेट गर्ने मुखर्जी नेपाल आउँदा लिपुलेख हाम्रो हो लेखिएको नारा मेटाइयो सुडारमा नेपाली शान्ति सेनाले लुटपाट रोक्न नसकेको आरोप भारतमा आइएसले आक्रमण गर्न सक्ने अमेरिकाको चेतावनी मोसुल सहर इराकी सेनाको घेराबन्दीमा आइएस विरुद्ध निर्णायक युद्ध र विश्वकप फुटबलको ट्रफीका निर्माता गाजानी घाको निधन समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot इनबीबाट पढ्न र सहायक बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ अब तपाईँले छ बजे युनिटी खबर सुन्न सक्नुहुनेछ अहिलेलाई समाचार बुलेटिनबाट बिदा हुन्छु नमस्कार